आज यमपञ्चकको चौथो दिन आज गाई गोरु र गोवर्धनको पूजा आज गरी मनाइँदै धनगढीदेखि महेन्द्रनगरसम्मको आधुनिक विशाल सहर बन्ने मागदेखि परियोजनाको काम सुरु हुने भारतीय पक्षले नमान्दा स्थित नेपाल भारत पुल निर्माण कार्य लम्बियो कैलालीमा निर्माणाधीन स्वास्थ्य संस्थाका एघारवटा भवन लामो समयदेखि अलपत्र र परिचय पत्र नभएका नेपालीलाई भारतमा समस्या चाडबाडमा फर्किएका नेपालीलाई सीमामा भारतीय अधिकारीद्वारा शास्ति प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई गोरु र गोवर्धनको पूजा पूजाआजा गरी मनाइँदैछ गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो गाईले दिने दुध आमाले खुवाएको दुध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ स्थानीय जातका गाईमा हुने ज्वरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दुध गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरिसकेको छ गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिएका छन् आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिनी हातमा बाँधिएको रक्षा बन्धन गाईको पुछारमा बाँधिदिएमा मृत्यु पश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ आज आँगनमा लिपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानि पूजा गर्ने गरिन्छ द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो वर्षभर जोतिएर हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजा आजा गरी आज मिठा मिठा खानेकुरा खान दिने प्रचलन रहेको छ एसियाली विकास बैंक एडिबीको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्र आधुनिक सहर बन्ने भएको छ एडिबीको दुई अर्ब पचास करोड रुपियाँको लागि लगानी धनगढी उपमहानगरपालिकामा आधुनिक तथा विकसित सहर बन्न लागेको हो उपमहानगरपालिकामा आउँदो मागदेखि काम थालनी गर्न लागेको परियोजनाले तयारी स्वरूप अहिले परामर्शदाता छनौट गर्ने काम गरिरहेको छ शहरी विकास परियोजनाले धनगढी उपमहानगरपालिकामा मागको मध्य अर्थात् सन् दुई हजार सत्रको फेब्रुअरीदेखि शहरी विकास परियोजना योजनाको काम थालनी गर्ने धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताउनु भएको छ पहिलो चरणमा धनगढीका विभिन्न विकास सम्बन्धी योजनाको अध्ययन गरिसकेको छ उनले भने आगामी माघदेखि परियोजना कार्यान्वयन हुन्छ औपचारिक रूपमा परियोजना सन् दुई हजार सत्रको पहिलो महिनादेखि काम गर्ने भए पनि यसअघि नै पहिलो चरणमा धनगढी उपमहानगरपालिकाका विभिन्न विकास योजनाको अध्ययन गरेको थियो परियोजनाले यसअघि गरेको अध्ययन प्रतिवेदन सरकारलाई समेत बुझाइसकेको इन्जिनियर भट्टले बताएका छन् अब एडिबीले आगामी फेब्रुअरी अर्थात् माघदेखि परियोजनालाई निरन्तर अगाडि बढाउने क्रममा सर्वप्रथम छनौट भएका योजनाको विस्तृत अध्ययन गरिनेछ उनले भने पाँच वर्षीय परियोजना अन्तर्गत नगर क्षेत्रमा सड़क ढल फोहोर व्यवस्थापन सड़क सुधार सुधार तथा विस्तार शहरी सेवा सुविधा लगायत संरचना निर्माण गरिनेछ धनगढी उपमहानगरपालिकाका विभिन्न चौध सड़कको स्तरोन्नति गरिने धनगढी उपमहानगरपालिकाले जनाएको छ धनगढी नगरभित्रका शाखा सड़क मिलाएर कुल छ किलोमिटर सड़क कालोपत्र गरिनेछ परियोजनाले परियोजनाले अब गर्ने विस्तृत अध्ययनका क्रममा सड़कको चौडाई थप घट पनि हुन सक्ने इन्जिनियर भट्टको भनाइ छ परियोजनाले सड़कसँगै नाली व्यवस्थित बनाउने र डुबान हुने क्षेत्रको पानी निकासको पनि व्यवस्था गर्नेछ फोहोर मैला व्यवस्थापनका लागि पनि आवश्यक उपकरणको परियोजनाले व्यवस्था गर्नेछ तर यसका लागि धनगढी उपमहानगरपालिकाले जग्गाको व्यवस्था आफै गर्नुपर्ने इन्जिनियर भट्टले बताएका छन् परियोजनाले फोहोर मैला व्यवस्थापनका लागि मात्रै करिब तीस करोड रुपियाँ खर्च गर्नेछ परियोजनाले एडीबीको आर्थिक सहयोगमा कैलाली र कञ्चनपुरका चार नगरपालिका क्षेत्रमा व्यवस्थित शहर विकास परियोजना लागू गर्ने तयारी गरेको हो कैलालीका धनगढी उपमहानगरपालिका र अत्तरिया नगरपालिका तथा कञ्चनपुरका झलारी पिपलाडी नगरपालिका र भीमदत्त नगरपालिका क्षेत्रमा परियोजना लागू हुनेछ परियोजना कार्यान्वयनका लागि एडिबीको ऋण र अनुदान समेत गरी करिब एघार अर्ब पचास करोड रुपैयाँ लगानी हुनेछ भारतको पिथौरागढ जिल्लाको धारचुला नगरका प्रमुख एसडिएमले आफूलाई पूर्ण जानकारी नभएको र काम गर्ने निर्देशन नभएको भन्दै काम सुरु गर्न नदिएपछि नेपाल भारत सीमा जोड्ने धौलाकोट गाविसको तिग्राममा बन्दै गरेको झोलङ्गी पुल निर्माणको काम लम्बिएको छ धारचुला नगरमा पुराना एसडिएमको सरुवा भई नयाँ एसडिएम आएका र नयाँ एसडिएमले आफूलाई यो विषयमा माथिल्लो निकायबाट कुनै निर्देशन पनि नआएको र आफूलाई यो विषयमा पूर्ण जानकारी नभएकाले पनि तत्काल भारततिर पुल निर्माणको काम गर्न नसकिने बताउनु भएको छ नेपालतिर धौलाकोट गाविस वडा नम्बर सात तिग्राम र भारततिर रौती नब्बे मिटर लामो पुल निर्माण गर्न सम्झौता भई असोज दस गति धौलाकोटका स्थानीय ज्येष्ठ नागरिक लक्ष्मण सिंह कोरले पुलको शिलान्यास गर्नु भएको हो कैलालीमा निर्माणाधीन स्वास्थ्य संस्थाका एघारवटा भवन लामो समयदेखि अलपत्र अवस्थामा रहेका छन् जिल्लाको एक अस्पताल तीन प्राथमिक स्वास्थ्य केन्द्र र सातवटा स्वास्थ्य चौकीको भवन लामो समय बितिसक्दा पनि निर्माण पूरा नभएका हुन् सम्झौता भएको मिति सकिएको वर्षौं बितिसक्दा पनि काम अघि बढ्न नसक्दा ती भवन अधुरै रहेका छन् विक्रमसम्म दुई हजार छैसठी सालमा ठेक्का भएको मालाखेती अस्पतालको भवन दुई वर्षदेखि अलपत्र रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रूपचन्द्र विश्वकर्माले बताउनु भएको छ विक्रमसम्म दुई हजार उनासत्तरी वैशाख चौध गते सम्झौता भएको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवन र दुई हजार अडसठी सालमा सम्झौता भएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रको भवन पनि दुई वर्षदेखि अलपत्र रहेका छन् दुई हजार एकहत्तर सालमा सम्झौता भएको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवन एक वर्षदेखि अलपत्र छ भने गोदावरी हसुरिया र मसुरिया स्वास्थ्य चौकीको विक्रमसम्म दुई हजार एकहत्तर सालमा सम्झौता भए पनि एक वर्षदेखि अलपत्र रहेका छन् नेपाली कामदारहरू स्वदेशमा रोजगार नपाएर खाडी मुलुक तथा भारतका विभिन्न ठाउँमा कामको खोजीमा जाने गर्दछन् बढी दार्चुला बैतडी बझाङ जिल्लाका निम्न आय स्तर भएका नेपालीहरू कामको खोजीमा छिमेकी राष्ट्र भारत पलायन हुने गर्दछन् दार्चुला जिल्लाबाट वर्षुनी झण्डै एक हजारको हाराहारीमा नेपाली कामदारहरू भारतमा कामको खोजीमा जाने गर्दछन् स्वदेशको भन्दा भारतमा पारिश्रमिक केही बढी पाइने भएकाले नेपाली कामदारहरू भारतमा काम गर्न रुचाउने गरेको सिरी गाविसका नेपाली कामदार गणेशीय कोटारीले बताउनु भएको छ तर पछिल्ला दिनहरूमा परिचय पत्र नहुँदा नेपाली कामदारहरूले दुःख झेल्नु परेको दार्चुलाका कामदार रामसिंह डडालले बताउनु भएको छ नेपाली नागरिकता हुँदा पनि परिचय पत्र नभएको भन्दै भारतीय प्रहरीहरूले समेत दुःख दिने गरेको उहाँले बताउनु भयो त्यस्तै घर फर्किने बेला सीमा क्षेत्रमा पनि नेपाली कामदारहरू लुटिने गरेका छन् यसरी गोर्खाली भनेर चिनिने नेपालीको पहिचान पछिल्ला दिनहरूमा हराउँदै गएको र भारतमा नेपाली नागरिकताको मान्यता नभएको प्रति नेपाली मजदुरहरूले दुःख व्यक्त गरेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च इन्टरनेटमा radio unity dot com dot unity खबर सुनिरहनु भएको छ भारतका विभिन्न शहरमा काम गरेर चाडबाड मनाउन घर फर्किने नेपालीले नेपाल भारत सिमाना गौरी फोन्टा भारतीय अधिकारीबाट शास्ति पाइरहेका छन् उनीहरूसँग प्रत्येकबाट विभिन्न वाहनामा भारतीय कस्टमका कर्मचारीहरूले तीन सयदेखि सात सय भारतीय रुपियाँसम्म लिने गरेको नेपालीहरूको गुनासो रहेको छ नेपाल प्रवेश गर्दा रिक्सा तथा अटो रिक्सावालाले समेत मनपरी भाडा लिएकाले तिहार मनाउन आएका नेपालीहरूले निकै दुःख पाएका छन् बाटो नेपाल मा तिहार मनाउन आएका अतरिएका स्थानीयले भारतीय प्रहरी तथा नेपालकै रिक्सावालासँग लुटिनु पर्दा दुःख लागेको बताएका छन् उनीहरूले भारतीय भारतीय प्रहरीले विभिन्न वाहनामा दुई सयदेखि पाँच सय रुपियाँसम्म नदिए पिट्ने तथा नेपाल आउन नदिएर दुःख दिइरहेको बताएका छन् त्यस्तै नेपालतर्फ रिक्सावालाले समेत अटो रिक्सासँग मिलेर दुई सयदेखि तीन सय रुपियाँसम्म असुल्ने गरेको उनीहरूले गुनासो गरेका छन् तिहार मनाउन तीन वर्षपछि पुनःबाट आएका तिलराम जोशीले भारतीयले मात्र नभई नेपालीहरूले आफूलाई लुट्दा निकै दुःख लागेको बताउँदै भारतीय प्रहरलाई अनावश्यक रूपमा रकम दिनुपर्ने बाध्यताका साथै नेपाली पक्षका रिक्सा तथा अटो रिक्साले पचास मिटरको दूरीमा रहेको बस पार्कसम्मको भाडा भन्दै दुईदेखि तीन सय भारू लिने गरेको दोखेसो पोखेका छन् कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर एक बीच फाँचाको सयौं बिघा जमिन सिमसार बन्दै गएको छ विक्रमसम्म दुई हजार पैसठी सालको बाढीले पानी बग्ने नाला पुडेपछि खेतीयोगी जमिनमा पानी जम्ने समस्या देखिएको स्थानीयले बताएका छन् वर्षयाम सुरुसँगै खेतमा पानी जम्न सुरु हुन्छ पानी सुक्न फेरि वैशाख जेठ कुर्नुपर्ने समस्या स्थानीयको छ खेतीयोग्य जमिन जलमग्न हुँदा धान गहुँ तथा खाद्यबारी लगाउन नपाएको बीच फाटाका कृषक तथा पत्रकार दिपेन्द्र बस्नेतले बताउनु भयो उहाँले पानी जम्ने समस्याले गर्दा उर्वर जमिनमा खेतीपाती गर्न नपाउँदा भोकमरी तथा खाद्य सङ्कट बढ्न सक्ने बताउनुभयो गाउँमा बारी पसेपछि खेतीपाती गर्न नपाएको र खेतीबारी लगायत पनि पानी धेरै हुँदा बाली मर्ने गरेको स्थानीयले बताएका छन् गाउँको आधाभन्दा बढी भागमा पानी जम्ने समस्या गरेको छ खेतीयोग्य जमिन जलमग्न भएपछि जलकुम्बी उम्रिएर खेत ढाक्न लागिसकेको छ विक्रमसम्म दुई हजार पैसठी सालभन्दा अगाडि उर्वर जम रहेको जमिन अहिले सिमसार हुन लागेकाले खेतीबाली नभएको स्थानीय मानबहादुर धामीले दुखेसो पक्नुभयो स्थानीय विकास अधिकारी संयोजक रहेको जिल्ला पुनर्संरचना प्राविधिक समितिले बैतरीमा तीन नगरपालिका सहित सातवटा गाउँपालिकाको प्रस्ताव गरेको छ प्रस्ताव गरिएको सिगास गाउँपालिकाका स्थानीयले दैनिक उपभोग्य वस्तु किन्न पानी घट्न र खेतको कर तिर्न पाटन नगरपालिका धाउनुपर्ने गरी पुनर्संरचना गरिएको छ बैतडी पुनर्संरचना जिल्ला प्राविधिक समितिहरूले नेताहरूको गोजीबाट आएको लिस्ट अनुसार स्थानीय तहको पुनर्संरचना गर्दा यस्तो अवस्था आएको भन्दै स्थानीयले विरोध गरेका छन् यातायातको पहुँचबाट टाढा रहेको सिगास गाउँपालिकामा मिलाइएका मौजुदा गाजरी गाविस सिगास ढुङ्गार थलाकाँडा शिवलिङ र चौखाम गाविसको दैनिक उपभोग्य वस्तु किन्ने मुख्य बजार केन्द्र सिद्धेश्वरको खोपी हो जुन पाटन नगरपालिकामा मिलाइएको छ यसअघि प्रस्ताव गरिएका सातवटा स्थानीय तहमा कुनै विवाद नभएको सिगास गाउँपालिकालाई फुटाएर चरिचरण पानीका मुहान मसान घाट र खेतबारी अर्कै गाउँपालिकामा पर्ने गरी नयाँ प्रस्ताव गरेपछि विरोध गरिएको सिद्धपुरका बिरबल सार्कीले बताएका छन् त्यसै गरी पुनर्संरचना जिल्ला प्राविधिक समितिले प्रस्ताव गरेको पाताल भूमेश्वर गाउँपालिकाको एक वडाबाट अर्को वडा पुग्न दुईदेखि तीन दिन लाग्ने गरी प्रस्ताव गरेको भन्दै मौजुदा शिखरपुर गाविसका स्थानीयले पनि विरोध गरेका छन् सिगास गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र सिद्धेश्वरको खोट बजारलाई पाटन नगरपालिकामा गाभिएको भन्दै स्थानीयले विरोध गरेका छन् नहर भत्किएर पूर्ण रूपमा अवरुद्ध भएको विद्युत सेवा छ महिना बितिसके पनि अझै सुचारू हुन सकेको छैन भत्किएको नहर बन्न नसक्दा पूर्वीय छामका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् बिजुली बढेको तीन महिना नपुग्दै तालागाड लघु जलविद्युत आयोजनाको नहर भत्किएर पूर्ण रूपमा अवरुद्ध भएपछि चार गाविसका